प्रसिद्ध ब्यासी व्यासी समुदायले नेपालमा कर तिरेर भारतीय भूमि बाटो हिँड्नुपर्ने बाध्यता कञ्चनपुरको दक्षिणी क्षेत्रमा प्रहरीकै मेलमत्तमा लाखौंको तस्करी हुने गरेको खुलासा करेन्ट लागेर दार्चुलामा एक किशोरी किशोरको मृत्यु बैतडीमा भीरबाट लडेर छ महिनामा छ महिलाको ज्यान गयो राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिममा क्षेत्रीय छनौट प्रतियोगिता सम्पन्न एक्काइस खेलबाट तीन सय अठासी खेलाड़ी छनौट र धनगढीमा आउँदो चैत पाँच गतेदेखि डिपिएल क्रिकेट प्रतियोगिता आयोजना हुने राष्ट्रिय खेलाडीको न्यूनतम मूल्य पचास हजार निर्धारण प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडल बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेपालमा हिडडुल गर्ने बाटो नभएपछि दार्चुलाको ब्यास गाविसका ब्यासी सौका समुदायले भारतीय भूमिबाट हिडडुल गर्दै आएका छन् ब्यासी सौका नेपालमा कर तिर्छन् तर हिडुल गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ब्यासी सौका समुदाय छ महिना ब्यास र छ महिना दार्चुला सदरमुकाममा बस्ने गरेका छन् बसाई सर्दा ब्यासी भाषामा कुन्जा भनिन्छ बसाई सर्ने बेला नेपालबाट बाटो नहुँदा भारतको बाटो भएर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ बसाई सर्दा जिल्ला विकास समिति दार्चुलाबाट यात्रा अनुमति लिनुपर्ने हुन्छ यात्रा अनुमति प्राप्त गरे बापत जिल्ला विकास समितिले दस लिने गरेको छ गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा एक हजार एक सय एघार जनालाई बहुयात्रा अनुमति पत्र सिफारिश गरे बापत जिल्ला विकास समिति दार्चुलाले पचपन्न हजार पाँच सय पचास रूपियाँ संकलन गरेको थियो त्यसै आर्थिक वर्ष एकहत्तर बहत्तरमा छत्तीस हजार नौ सय रूपियाँ दस्तुर संकलन गरेको थियो ब्यासी सौका समुदाय गाई वस्तु सहित भारतबाट आउँदा जाँदा निकै समस्यामा पर्ने गरेको ब्यासी सौका समुदायका नागेन्द्र तिङ्करीले जानकारी दिएका छन् ब्यासबाट दार्चुला आउँदा जाँदा एक हप्तासम्म समय लाग्ने गर्दछ कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास बेलौडी र बाइसे बीचवा अवैध कारोबारका लागि बेला बेला चर्चामा आउने गरेको छ केही दिन अघि मात्र पचकडिया प्रहरी पोस्टका इन्चार्ज लालसिंह विष्टकै मेलबन्तमा लाखौंको तस्करी हुने गरेको खुलासा भएको छ तस्करहरूसँग कामको प्रकृति हेरेर विष्टले मासिक प्रति व्यक्ति तीन हजार र फुटकर जति पनि लिने गरेको तथ्य हालसालै बाहिर आएको हो गत सत्र मात्र चारजना कपड़ा व्यापारीहरूसँग जनही तीन हजारका दरले प्रहरी सहायक निरीक्षक विष्टले रकम असुली गरेको गर्नु भएको थियो रकम असुली गरे बाफत रकम असुली गरेको बारे सोधपूछ गर्दा यसरी रकम असुली गर्ने कुरा नौलो र नयाँ नभएर पचकडिया प्रहरी पोस्टको सिस्टम नै भएको विष्ट स्वयंले खुलासा गर्नु भएको छ आफूले मात्र तस्करहरूलाई टाइट गर्ने वा अवैध सामानहरूमा मिलेर नजाने हो भने आफ्नो सरुवा पाँच दस दिनमै हुने उनले जिकिर गरेका छन् आफ्नो भलाइको लागि पनि तस्करहरूसँग मिलेर जानुपर्ने पचकडिया प्रहरी पोस्टका इन्चार्ज विष्टले बताएका छन् जिल्लाको दक्षिणी क्षेत्रका भारतीय बजारहरूबाट हुने लाखौंको अवैध सामानहरूमा मिलमत्त भएको आरोप खेप्दै आएको पचकडिया प्रहरी पोस्ट बाइसे बिजुवा हाल इन्चार्ज लाल सिंह विष्टको यो पछिल्लो ठूलो कदमले यो आरोपलाई पुष्टि गरेको छ तस्करीको अड्डाको रूपमा कुख्यात बन्दै गएको यो क्षेत्रमा करोड़ौंको अवैध कारोबार हुने गरेको स्रोतको दावी छ कैलालीको धनगढ़ीदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको यो नेपाल भारत सीमावर्ती क्षेत्रमा रासायनिक मल चामल चिनी सिमेन्ट लत्ता कपड़ा हार्डवेयरका सामान इलेक्ट्रोनिक पाट पूर्जा कुखुरा कुखुराका चल्ला मोटरसाइकल हात हतियार लागु औषध तथा चरेस लगायतका अवैध सामानहरूको ट्रान्जिट पोइन्टको बदनामी कमाइरहेको यो क्षेत्रमा नेपाल प्रहरीका असै लालसिंह विष्टको यो पछिल्लो बयानले सबैको ध्यान आकर्षण गरेको छ डडेन्द्रमा व्यावसायिक खेती शुरू गरेको किबी फलले उत्पादन दिन थालेको छ फल पाक्न थालेपछि किसान हर्षित भएका छन् चार वर्ष अघि जिल्ला कृषि विकास कार्यालयको पहलमा व्यावसायिक खेती गर्न कृषकहरूलाई एक सयदेखि दुई सयवटा बिरुवा वितरण गरी सुदूरपश्चिमै पहिलोपटक किबी खेती शुरू गरिएको थियो गत वर्ष पुसमा रोपेको किबीको फल मंगिर अन्त्यमा पाकेपछि कृषक उत्साहित बनेका हुन् किबी फललाई पन्न उच्च रक्तचाप पोषण छाला तथा मुटुका लागि महत्वपूर्ण औषधिको रूपमा लिइन्छ सुदूरपश्चिमका लागि नौलो नगदे बाली मानिएको यसको पहिलो चरणमा प्रचार प्रसारकै लागि जिल्लाभर जम्मा आठ सय किबीका बिरुवा रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ स्त्रीरोग विशेषज्ञ नहुँदा महाकाली अञ्चल अस्पतालमा प्रसुति सेवा प्रभावित भएको छ अञ्चल अस्पतालमा कार्यरत चिकित्सकले सामान्य प्रसुति सेवा दिइरहे पनि विशेषज्ञ नहुँदा जटिल प्रकृतिका प्रसुति सेवा प्रभावित हुँदै आएको छ प्रसुति हुँदा समस्या देखिएमा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको छ रोग विशेषज्ञको अभावमा अपरेशन विधिबाट प्रसुति गराउने काम प्रभावित भएको महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर श्रीकृष्ण भट्टले बताएका छन् मेडिकल सुपरिन्टेण्डेन्ट भट्टका अनुसार सामान्य प्रसुति सेवा अस्पतालले दिइरहेको भए पनि जटिल प्रकृतिका प्रसुति हुनेलाई अन्यत्र रेफर गर्नु परेको छ यसअघि अञ्चल अस्पतालमा कार्यरत डाक्टर सरिना खड्कालाई स्वास्थ्य मन्त्रालयले सरुवा गराएपछि अञ्चल अस्पताल स्त्री रोग विशेषज्ञ विहीन भएको हो मेडिकल सुपरिन्टेण्डेन्ट भट्टले स्त्री रोग विशेषज्ञ डाक्टरका लागि स्वास्थ्य मन्त्रालयमा पटक पटक आग्रह गरिएको बताएका छन् स्वास्थ्य मन्त्रालयले तत्काल डाक्टर विशेषज्ञ चिकित्सक पठाउन नसकिने बताएको उनले बताएका छन् स्वास्थ्य मन्त्रालयले अहिले लोकसेवाको प्रक्रिया थालिने भइरहेकाले लोकसेवाबाट छनौट हुनेबाट महाकाली अञ्चल अस्पतालमा पनि स्त्री रोग डाक्टरको पदपूर्ति गरिने जनाएको छ करेन्ट लागत दार्चुला सदरमुकाममा हिजो बिहान एक किशोरको मृत्यु भएको छ मृत्यु हुनेमा दार्चुला धौलाकोट चार घर भई हाल सदरमुकाम स्थित अपी नगरपालिका एघार बस्ती आएका अठार वर्षीय सुरेन्द्र सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन् हिजो बिहान साढे सात बजीतिर घरको छतमा लुगा सुकाउने क्रममा घरमाथि रहेको बिजुलीको तारमा छुन करेन्ट लागेर गम्भीर घाइते भएका धामीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा पुर्याउँदा अस्पतालले बिहान नौ बजे मृतक घोषणा गरेको प्रहरी निरीक्षक चन्दले बताएका छन् मृतक धामी कञ्चनपुरमा अमिन पढिरहेका र हाल ओजेटीका लागि दार्चुला सदरमुकाम जानु भएको पारिवारिक स्रोतले जनाएको छ बैतडीमा भीरबाट लडेर छ महिनामा छ महिलाको ज्यान गएको छ जोखिम मोलेर घाँस काट्दा भीड़बाट लडेर छ महिलाको मृत्यु भएको प्रहरले जनाएको छ भीड़बाट लडेर डिलासैनी गाविस एकी सुर्पा बोहरा दुर्गास्थान गाविस छ ऐच कमला बडु बासुलिङ गाविस एक ग्वानीकी डम्बरा विष्ट दशरथचन्द नगरपालिका सनकट्याकी देवरनाथ गाँजरी गाविस चार कोटिलाकी राजमती धामी र डिलासैनी गाविसके दुई महिलाको भीड़बाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडले जनाएको छ नेकपा एमालेका अध्यक्ष भीम रावलले एमाले संविधान संशोधन विरोधी भनेर प्रचार गरिनु भ्रामक भएको बताएका छन् प्रेस उत्तरी नेपालले बैतडी शाखाले आयोजना गरेको पत्रकार सन्मा रावलले यस्तो बताएका हुन् संविधान एउटा गतिशील दस्तावेज भएकाले संशोधन गर्न सकिने भए पनि जनचाहना विपरीत गरिने संविधान संशोधन आफूहरूलाई मान्य नहुने उनको भनाइरहेको छ पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणको लागि बैतडी पुग्नुभएका नेता रावलले वर्तमान सरकारले प्रस्ताव गरेको संविधान संशोधनका चारै बुधा देश र जनताको लागि घातक रहेको बताएका छन् देशको आन्तरिक मामिला र स्वाधीनतामाथि हस्तक्षेप हुनु हुँदैन भन्ने अभिव्यक्ति दिने क्रममा एमाले भारत विरोधी भनिने गरेको उनले आरोप लगाएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ पूर्वाञ्चलमा पौष आठ गतेदेखि पन्ध्र गतेसम्म हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिममा क्षेत्रीय सनौट प्रतियोगिता सम्पन्न भएका छन् एक्काइस खेलबाट राष्ट्रिय प्रतियोगिताका लागि तीन सय अठासी खेलाड़ी छनौट गरिएको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ सुदूरपश्चिमका विभिन्न जिल्लामा सञ्चालन गरिएको छनौट प्रतियोगिताबाट छनौट भएका तेह्र खेलका खेलाड़ीको नामावली क्षेत्रीय खेलकुद विकास समिति धनगढ़ीमा प्राप्त भएको छ भने अन्य खेलका खेलाड़ी छनौट गरिए पनि नामावली भने प्राप्त भइ नसकेको जनाइएको छ क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले दिएको जानकारी अनुसार ह्याण्डबलबाट चौध जुडोबाट बीस टेबल टेनिसबाट दस बास्केटबलबाट बाह्र भारोत्तोलनबाट सोह्र ब्याडमिन्टनबाट बाह्र उसो खेलबाट तेह्र पुरूष र दस महिला खेलाड़ी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् त्यस्तै भलिबल तेक्वान्दो खोखो र कबड्डीबाट समान बाह्र महिला र बाह्र पुरूष फुटबलबाट बीस पुरूष बीस महिला क्रिकेटबाट चौध महिला चौध पुरूष राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका महिला फुटबलका खेलाड़ीको बन्द प्रशिक्षण सोमबारबाट शुरू भइसकेको छ भने हिजोबाट पुरूष फुटबलको बन्द प्रशिक्षण शुरू भएको छ अन्य बाँकी सबै खेलको आजबाट बन्द प्रशिक्षण शुरू हुने कार्यालय प्रमुख मल्लले जानकारी दिएका छन् यस्तै चौध खेलको भने सम्बन्धित खेलका संघले नै छनौट गरी बन्द प्रशिक्षण गराइरहेका छन् मंगिर बीस गतेबाट शुरू भएको क्षेत्रीय छनौट प्रतियोगितामा सुदूरपश्चिमका एक हजार सात सय खेलाड़ीको सहभागिता रहेको थियो कैलालीको धनगढ़ीमा आउँदो सहित पाँच गतेदेखि Sagarmatha cement Dhangadhi premier league DPL cricket प्रतियोगिता आयोजना हुने भएको छ धनगढ़ी क्रिकेट एकाडेमी र सुदूरपश्चिमाञ्चल एकाडेमीले यसअघि गर्दै आएका दुई बेग्ला बेग्लै क्रिकेट प्रतियोगिता डीसीएल र एसपीए कपलाई मर्ज गरेर नयाँ प्रतियोगिता घोषणा गरिएको हो प्रतियोगिताका लागि हिजोदेखि खेलाड़ी दर्ता शुरू गरिएको छ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले हिजो राजधानीमा एक पत्रकार सम्मेलनकै बीच खेलाड़ी दर्ताको शुरूआत गरेका हुन् इण्डियन प्रिमियर लीग आईपीएलमा जस्तै खेलाड़ीहरूको बोल कबोल गरी विभिन्न शहर र व्यावसायिक घरनाको नाममा टोली घोषणा गर्न आयोजकको तयारी रहेको छ यसका लागि राष्ट्रिय खेलाड़ीहरूको न्यूनतम मूल्य पचास हजार यू नाइन्टिन तथा पूर्व राष्ट्रिय खेलाड़ीको तीस हजार तथा अन्य खेलाड़ीको न्यूनतम बीस हजार रूपियाँ निर्धारण गरिएको छ टोली बनाउन चाहने कर्पोरेट हाउसहरूले त्योभन्दा बढ़ी मूल्य कबोल गरेर खेलाड़ी किन्न सक्नेछन् आगामी पुष तेइस गते खेलाड़ीहरूको अक्सन गरिनेछ यसपछि प्रतियोगिताको खेल तालिका निकाली आयोजक निकालिने आयोजकले जनाएको छ प्रतियोगिताको मुख्य प्रायोजक गरे बाफत सगरमाथा सिमेन्टले पन्ध्र लाख रूपियाँ दिनेछ प्रतियोगिताको विजेता टोलीले पन्ध्र लाख रूपियाँ पुरस्कार जित्नेछ भने उपविजेतालाई सात लाख रूपियाँ पाउनेछ ट्वेन्टी संचालन हुने प्रतियोगिता आयोजना गर्न कुल एक करोड़ साठी लाख रूपियाँ खर्च हुने आयोजकको दावी रहेको छ प्रतियोगिता बाफत उठेको रकम कैलालीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ शुरू गरिएको ड्रीम फाप्ला प्रोजेक्टमा सहयोग गरिने जनाइएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो दिउँसो तीन बजीतिर कञ्चनपुरको बेतकोट नगरपालिका तेह्र स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म दुई प चौतिस त्रिसठी नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् कञ्चनपुरको देगत भोलि तीन बस्ने वर्ष पैंचालिसकी हरिना ठकुरेटलाई मोटरसाइकलले ठक्कर दिएको हो ठकमा चोट लागे ठकुराटीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा राखेका छन्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 क्षेत्रीय सनौट प्रतियोगिता सम्पन्न एक्काइस खेलबाट तीन सय अठासी खेलाड़ी सनौट र धनगढ़ीमा आउँदो चैत पाँच गतिदेखि डिपिएल क्रिकेट प्रतियोगिता आयोजना हुने राष्ट्रिय खेलाड़ीको न्यूनतम मूल्य पचास हजार निर्धारण समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली सेवाको बिहानी सुन्न सक्नुहुनेछ मलाई पनि बिदा दिनुहोस् नमस्कार